नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा माडीको बगौडा स्थित मगोई खोलामा डुबेर हिजो एक बालिकाको ज्यान गएको छ बिहान करिब आठ बजीतिर खोलामा नुहाउन गएको समयमा खोलामा डुबेर बगौडा एक खैरनी बस्ने अन्दाजी आठ वर्षीय बालिका संगीता राणाभाटको मृत्यु भएको इलाका प्रहरी कार्य माडीले जनाएको छ हिजो विदाको समय पनि भएकोले खोलामा गएको र त्यस वखत खोलामा डुब्न पुगेको स्थानीयको भनाइ छ बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र बुद्धि खगी दान स्मृति राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ पत्रकारितासँगै सामाजिक कार्यक्रममा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै बुद्धि खगी दान स्मृति प्रतिष्ठान चितवनले हिजो पूर्वी चितवनको रत्नगरमा मिश्रलाई सम्मान गरेको हो कार्यक्रमका प्रमुख अतिथि चितवनको बेकट पहाडी गाविस सिद्धिको ओडारमा जीवन बिताउँदै आएका बन्देपुरे चेपाङले मिश्रलाई नगद पच्चिस हजार एक सय एघार रुपियाँको राशि रहेको पुरस्कारबाट मिश्रलाई सम्मान गर्नुभएको थियो मिश्रले पाउनु भएको सो पुरस्कारको राशि पुनः बन्देपुरे चेपाङलाई नै हस्तान्तरण गरिएको छ कान्तिपुर दैनिकका चितवन संवाददाता विमल खतिवडाले परोपकारी पत्रकारिता मार्फत बन्देपुरे चेपाङको परिचय दिएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सिद्धि पुगी चेपाङलाई सहयोग गर्नुभएको थियो सोही समाचार लेखिका खतिवड़ाले मिश्रले पाउनु भएको सो पुरस्कार बन्देपुरे चेपाङलाई हस्तान्तरण गर्नुभएको थियो साथै साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै चितवनका साहित्यकार प्रेम विनोद नन्दनलाई पनि बुद्धि बुद्धिखगी दान स्मृति राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको छ एकल महिलाको क्षेत्रमा विगत बाह्र वर्षदेखि काम गर्दै आइरहनु भएकी चितवनकी विष्णुमाया पाण्डे एक अन्तर्राष्ट्रिय पुरस्कारको उम्मेद्वार हुनुभएको छ पाण्डे यही वर्ष थाइल्याण्डको राजधानी ब्याङ्ककमा घोषणा गरिने एनपिस अवार्डको उम्मेद्वार हुनुभएको हो सो अवार्डको पाण्डे उम्मेद्वार भएको हिजो एकल महिला समूह चितवनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ नारायणगढमा पत्रकार सम्मेलन गर्दै सो अवार्डको उम्मेद्वार विष्णुमाया पाण्डे हुनुभएको र उहाँलाई जिताउनको लागि पहल गर्नको लागि समूहले आग्रह गरेको छ पाण्डेलाई जिताउनको लागि एनपिस अवार्डको आधिकारिक वेबसाइट एनपिस award dot com dot com NP लगन गरेर त्यहाँ निर्देशन गरे बमोजिम भोट गर्न सकिने समूहले जानकारी गराएको छ अहिलेसम्म भोटको आधारमा पाण्डे अग्रस्थानमा रहे तापनि अरू प्रतिस्पर्धी पनि पाण्डेको नजिक रहेको समूहले दावी गरेको छ रु एक हजार अमेरिकन डलर राशिको पुरस्कार रहेको सो पुरस्कार विश्वमा शान्तिको क्षेत्रमा काम गर्ने महिला र पुरुषहरूको लागि प्रत्येक वर्ष दिइने गरिन्छ समूहकी उपाध्यक्ष विष्णु खत्रीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष रमेश पौडेलले पाण्डेलाई जिताउनको लागि चितवनका सम्पूर्ण संसारकर्मीहरूले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ पाण्डे एकल महिलासम्म मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष समेत हुनुहुन्छ शिक्षकहरूले आफूहरूको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् उनीहरूले शिक्षाको ज्योति छैन शिक्षकहरूप्रति खेलवाड नगर्न समेत सरकार र राजनैतिक दलहरूसँग आग्रह गरेका छन् शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक युनियन चितवनको तेस्रो जिल्लाधिवेशनको उद्घाटनका क्रममा बोल्दै उनीहरूले आफूहरूको विभिन्न मागहरू अध्यादेश मार्फत राष्ट्रपति कहाँ पुगेर थन्किएको भन्दै तत्कालीन पारित हुनुपर्नेमा जोड़ दिए विगतमा भएको विभिन्न आन्दोलनले केही शिक्षकहरूको समस्या समाधान भए पनि धेरै विषयहरू राज्यले समावेश गर्न नसकेको उनीहरूको भनाइ छ पोसाक पोसाक वितरणमा राज्यले विभेद गरेको भन्दै शिक्षकहरूले आक्रोश समेत पोखेका थिए युनियनमा सीमित दल डेकाड शिक्षकहरूको सहभागिता रहेको भन्दै प्याप्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले प्याप्सन अन्तर्गतका शिक्षकहरूलाई समेत समावेश गर्न आग्रह गर्नुभयो यसैबीच विद्यालय सञ्चालकहरूले विद्यार्थीबाट विभिन्न वाहनामा चर्को रकम असुल्ने गरेको आरोप अभिभावकहरूले लगाएका छन् अनावश्यक शीर्षकमा विद्यालयले शुल्क असुल्ने गरेको भन्दै उनीहरूले यस्ता गतिविधि तत्काल रोक्न विद्यालय सञ्चालकहरूलाई आग्रह गरेका छन् नेपाल राष्ट्र अभिभावक संघका केन्द्रीय अध्यक्ष धर्मदत्त देवकोटाले विद्यालय र अस्पतालमा खेलवाड गर्न नहुने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो पटक पटक विभिन्न नाममा विद्यालय बन्द गराउने र पठन प्रभावित गर्ने काम भएको भन्दै अभिभावकहरूले चिन्ता प्रकट गरेका छन् नेपाल वित्तीय कर्मचारी युनियन डिप्रोक्स लघु वित्त विकास बैंक लिमिटेडको अध्यक्षमा धर्मेन्द्र कुमार यादव निर्वाचित हुनुभएको छ बैंकको हिजो पूर्वी चितवनको वीरेन्द्रनगरमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले सर्वसम्मत यादवको अध्यक्षतामा सत्र सदस्यका नयाँ कार्य समिति चयन गरेको हो समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णदेव यादव उपाध्यक्षमा अमरनाथ सेणाई महासचिवमा दीपक पराजुली सचिवमा हिरामणी सिलवाल कोषाध्यक्षमा विनोद शाह रौनियार चयन हुनुभएको छ त्यस्तै अधिवेशनले प्रकाश लामिछाने is जगया नाम राम यादव अर्जुन प्रसाद सुवेदी सञ्जय कुमार पासवान जितेन्द्र कुमार शाह इन्द्रनारायण यादव विक्रम जेसे भीष्मराज बर्तौला लेखराज सुवेदी निर्मल कुमार सिंह र ज्योति पौडेलाई सदस्यमा चयन गरेको छ निवर्तमान कार्यवाहक अध्यक्ष धर्मेन्द्र कुमार यादवको अध्यक्षता तथा नेपाल ट्रेड युनियन कंग्रेस स्वतन्त्रको केन्द्रीय सदस्य भरद खनालको प्रमुख अतिथितामा कार्यक्रम भएको थियो कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै युनियनका सल्लाहकार होम प्रसाद बजुगाई नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव प्रेम अमगाई युनियन जिल्ला अध्यक्ष Arjun Maharjan Nepal trade union congress स्वतन्त्रका चेतवन अध्यक्ष लक्ष्मण भट्टराई नेपाल वित्तीय संगठन कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम आचार्य वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष गणेश केसी लगायतले श्रमिकहरू युनियन खडा गरेर राजनैतिक छायामा पर्न नहुने भन्दै श्रमिकी हक अधिकारका विषयमा आवाज उठाउनु पर्नेमा जोड दिएका थिए नेपाल भूतपूर्व सैनिक समूह पिठुवाको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन हिजो सम्पन्न भएको छ अधिवेशनले हेमराज थापा नेतृत्वको कार्य समितिलाई सर्वसम्मत चयन गरेको छ नेपाल भूतपूर्व सैनिक संघ चितवनका सभापति अवकाश प्राप्त सेनानी शेरबहादुर घमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पिठुवा गाविसका सचिव चन्द्रमणि आचार्य नेपाली कंग्रेस गाउँ कमिटी सभापति दण्डपाणी नेउपाने नेकपा माले जिल्ला कार्यसमिति सदस्य राजेन्द्र पोखरेल लगायतले मन्तव्य राखेका थिए कार्यक्रम समूहका अध्यक्ष हेमराज व्यवस्थापक अध्यक्षतामा भएको थियो भरतपुर बजार व्यवस्थापन समितिको हिजो सम्पन्न विशेष भेलाले असार एक गतेदेखि लागू हुने गरी शनिबार बजार बन्द गर्ने निर्णय गरेको छ बजार बन्दको विषयलाई लिएर अन्यलता सिर्जना भएपछि भरतपुर क्षेत्रका व्यवसायहरूको संगठन भरतपुर बजार व्यवस्थापन समितिले यस्तो निर्णय लिएको हो उद्योग वाणिज्य संघ नारायणगढले समिति नै गठन गरेर सोमबार बन्द हुँदै आएको बजार शनिबार बन्द गर्ने निर्णय गरेपछि अन्यलता सिर्जना भएको थियो केही व्यावसायिक संगठनहरूले उद्योग वाणिज्य संघको निर्णय नमाने जानेपछि साप्ताहिक बजार बन्दको विषयले व्यवसायहरूका बीच अन्यलता उत्पन्न भएको छ बजार बन्दको दिन नतोकिँदा व्यवसायी र ग्राहक दुवै पक्षलाई असर परेको कारण यस्तो निर्णय लिएको भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद धितालले जानकारी दिनुभयो समितिको हिजो सम्पन्न विशेष भेलामा भरतपुर क्षेत्रमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूको सहभागिता रहेको थियो समितिका अध्यक्ष विष्णु प्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शोषण जोशी रामचन्द्र भण्डारी रफी मिया रेशमलाल पौडेल डोलक प्रसाद पुडासैनी लगायतले बोल्नु भएको थियो लागू पदार्थ दुर्व्यसनीबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् सामुदायिक सेवा केन्द्र नारायणगढको नारायणगढले हिजो नारायणगढमा आयोजना गरेको लागू पदार्थ तथा दुर्व्यसन विरुद्ध अभिभावक सचेतना कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् कार्यक्रममा बोल्दै जिल्ला अदालत बार एसोसिएसन चितवनका अध्यक्ष एवं सामुदायिक सेवा केन्द्र नारायणगढका उपाध्यक्ष राजकुमार श्रेष्ठले आफ्नो छोराछोरीको दैनिक क्रियाकलापमा ध्यान दिन सके लागु औषध दुर्व्यसनीबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो त्यस्तै कार्यक्रममा बोल्दै वडा स्तरीय टोल समन्वय समिति वडा नम्बर तीनका अध्यक्ष उद्धव कुमार पियाले नारायणी नदी किनारमा लागू औषध प्रयोगकर्ताहरूको जमघट हुने स्थान भएकोले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो साथै उहाँले नदी किनारमा हुने दुर्व्यसनी जन्य क्रियाकलापले बालबालिकाहरूको उत्सुकता त्यसतर्फ बढाएको बताउनुभयो त्यसै गरी कार्यक्रममा बोल्दै ओडा प्रहरी कार्यालय नारायणगढका प्रमुख मदनजित महराले साथीभाइ र समकक्षीको दबाव लागू पदार्थप्रतिको उत्सुकताको कारण दुर्व्यसनीमा फस्ने गरेको बताउनुभयो साथै उहाँले चितवन लागू पदार्थ कारोबारीको ट्रान्जिट पोइन्ट भएकोले यो क्षेत्र संवेदनशील भएको बताउनुभयो कार्यक्रममा नमुना एकीकृत विकास परिषद परिषदका कार्यक्रम संयोजक विनोद शर्मा विद्यार्थी जनवी श्रेष्ठ लगायतले बोल्नु भएको थियो कार्यक्रम सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेलको अध्यक्षतामा सम्पन्न भएको हो सोनी लाफा मगर समूह चैनपुरले हिजो वार्षिक नामरुङ्गे औँसी मनाएको छ समूहले पूर्वी चितवनको कङ्काली वनभोज स्थलमा चुडका मगर नाच मगर समुदायको संस्कृति झल्कने झाँकेसको सांस्कृतिक कार्यक्रमको साथ औँसी मनाएको हो मगर समुदायको वर्षमा एकपटक नामरुङ्गे औँसी मनाउने गर्दछन् समूहका अध्यक्ष जगत बहादुर राणा कार्यक्रममा समूहका संस्थापक अध्यक्ष शान बहादुर राणा मगरले प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा पूर्व अध्यक्ष शेरबहादुर थापा प्रगति मगर समूहका अध्यक्ष भक्त बहादुर मगर रामबहादुर थापा मगर मेनु थापा मगर जितकुमारी थापा एक माया राणा लगायतले बोल्नु भएको थियो नेकपा एमाले कुम्रोज गाउँ कमिटीद्वारा आयोजित घर घरमा एमाले कार्यक्रम अन्तर्गत हिजो घरदलीय कार्यक्रम तथा कोण सभा सम्पन्न भएको छ कार्यक्रममा हिजो र आज चले कार्यक्रममा अस्ति र हिजो चलेको थियो गाउँ कमिटी अध्यक्ष मनबहादुर बहादुर बस्नेतको अध्यक्षता तथा नेकपा माली जिल्ला कमिटी सदस्य हिराबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो कार्यक्रममा प्रेम केसी गीतानाथ अर्याल लगायतले बोल्नु भएको थियो चौधौं सरसफाई सप्ताहको अवसरमा पिपलेमा अन्तर्क्रिया सम्पन्न भएको छ युवा समाज नेपालका अध्यक्ष लीला थर पौडेलको अध्यक्षता युवा समाज नेपालका कार्यकारी निर्देशक एवं जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति सदस्य केशव प्रसाद रेग्मीको प्रमुख आतिथ्य तथा र वनदेवी खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रीधर प्रेती विशेष अतिथि रहनु भएको थियो जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले तय गरेको सबै जनता सबै दल सरसफाईमा लगाऊ अझै बल भन्ने नारा शाहको साथ आयोजित कार्यक्रममा नेकपा एमालेका गाविस प्रतिनिधि खेलबहादुर नेपाली बाल विकास खोत्रके पिप्लेकी मेनेजर रेणुका कार्की लगायतले व्यक्तिगत घरायसी र वातावरणीय सरसफाईको महत्व र सरसफाई खानेपानीको प्रयोग बारेमा प्रकाश पार्नु भएको थियो करिब सय जनाको उपस्थित रहेको कार्यक्रम प्रभावकारी भएको सहभागीहरूले व्यक्त गरेका थिए अब पालो अर्पण जुनावासको अर्पण जुनावासमा हाम्रो प्रश्न छ श्रमिकहरूको न्यूनतम ज्याला मासिक पन्ध्र हजार रुपियाँ हुनुपर्ने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 उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज मेरो विचारमा चाहिँ प्राकृतिक विपत्ति जस्तै बाढी पहिरो भुच्से चट्याङ हुन् यिनीबाट बच्न सर्वप्रथम त सर्वसाधारणलाई चेतना चेतनाको चेतना दिनुपर्दछ पानीको मुहान नजिकै घर निर्माण गर्नु हुँदैन घरमा अर्थिङको व्यवस्थापन गर्नु अनिवार्य पर्दछ एउटा रुख काटेमा त्यस ठाउँमा दुई वा तिन भन्दा बढी रुखहरू रोप्नु पर्दछ जसको कारण भुच्छे बाढी पहिरो चाहिँ नियन्त्रण गर्न सकिन्छ प्राकृतिक विपत्तिबाट बच्न चाहिँ जस्तै अब बाढी पहिरोबाट बच्नको लागि चाहिँ भिरालो जग्गामा धेरै भिरालो जग्गामा घर बनाउनु भएन अनि दोस्रो कुरो भयो बाढीबाट बच्नलाई त्यहाँ अब रुख बिरुवाहरू जथाभावी काट्नु भएन अनि तेस्रो नम्बरमा आउँछ तपाईँको भुच्छे भन्छन् जुन चाहिँ सानो सानो बुट्यान भिरालो जग्गामा चाहिँ त्यो बग्ने पानीलाई व्यवस्थित तरिकाले सही ठाउँमा झार्न पर्यो अनि खोला नालाको डिलमा घर बनाउनु भएन अनि तेस्रो नम्बरमा आउँछ यो बच्ने उपायहरू चाहिँ जस्तो अब भुइँचालो आउँदाखेरि सम्म जग्गामा चाहिँ बस्नु पर्यो अनि अग्ला अग्ला भवन साधनहरू नभएको जग्गामा गएर बस्ने यस्तै यस्तै तरिकाले बचिन्छ हामीले बाढी पहिरोबाट बस्नको लागि रुख बिरुवा पनि रोप्नु पर्छ त्यसैले हामी बाढी पहिरो नजिकै नदीको किनारमा चाहिँ हामीले त्यो घर बनाउन चाहिँ हुँदैन राति नै बाढी आएर त्यस्तो सफा गरिदियो हाम्रो ज्यान जाने सम्भावना हुन्छ त्यसैले हामी आफ्नो ज्यानको लागि सुरक्षा चाहिँ आफै होसियार गर्नुपर्छ अब विपत्तिहरूबाट बस्नेलाई हामीले अब के गर्नुपर्छ प्राय यसो अब वृक्षारोपण जस्ता अब यताउता बाढी पहिरोहरूबाट बस्न सकिन्छ अब बाढी बाइचान्स आइहाल्यो भने अब हामीले पहिलेदेखि सतर्क हुनुपर्छ खोला जस्तै खोला नालाहरूमा अहिले प्रायः जसो बस्तीहरू बस्ने गर्छन्